श्रोता रेडियो रेसुङ्गाको उत्पादनमा हरेक सोमबार साँझ सात पन्ध्र बजे रेडियो रेसुङ्गा र मङ्गलबार ठिक यसै समयमा रुरु एफएम चौरानब्बे दशमलव आठ मेगाहर्सबाट प्रसारण हुने ओजेलका खबर शुक्रबार बिहान सभा नौ बजे रेडियो रेसुङ्गाबाट पुनः प्रसारण समेत हुने गर्दछ श्रोता ओजेलका खबर समग्रमा समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो तपाईँको समाजमा कुनै अनियमितता भ्रष्टाचार छ भने हामी त्यसको डटेर भण्डाफोर गर्नेछौँ साथै समाजको विकृति विसङ्गति ओझेलमा परेका स्थान र व्यक्ति हाम्रो कला संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ त्यसका लागि हामीले खबरको अन्तिममा एउटा न एउटा मौलिक गीत भाका पनि बजाउँदै आएका छौँ हाम्रो यही यात्राको आज हामी एक सय बाइसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको अमरपुरमा श्रीमानले श्रीमती मारेको आशंका सम्बन्धी रिपोर्ट अनि गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा यस हप्ता मेरो गुल्मी बागलुङ यात्रा संस्मरण सुनाउने छौँ जसको अन्तिममा एउटा आपत्तिजनक सम्बन्धको खुलासा हुनेछ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक न्यू मैत्री रेस्टुरेन्ट एन्ड पार अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar लाकुरीमन्स तमघास गुल्मी प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर ओजेलका खबरको साथमा अर्घखाँची होटल एन्ड लज हामी कहाँ आरामदायी बासका साथै सफा स्वच्छ खाना तथा तन्दुरी आइटमको स्वादमा तपाईँको चाहना अनुसारको हरेक परिकार उपलब्ध छ तन्दुरी रोटी दाल फ्राई मटन ग्रेभी सफा स्वादिष्ट भोजन खाजा नास्ता एवं विविध तन्दुरी आइटममा बेग्लै पहिचान बनाउन सफल हजुर अर्घखाँची होटल एन्ड लज तमगासको पुतली बजार फिल्म हल अगाडि फोन शून्य उनासी पाँच बिस दुई सय पच्चिस याद गर्नुहोस् हाम्रो शाखा पसल अर्घखाँची जी पार्कमा पनि रहेको छ सञ्चालक द्वे लालमणी आचार्य अन्ठानब्बे चार एकात्तर छैसठी दुई सय पच्चिस र छविलाल गिरी सन्तानब्बे चार सत्तरी शून्य पैँसठी पच्चिस यस ओजेलका खबरको साथमा धेरै दिनपछि भेट भयो सायद त जुरेकै भन्नुपर्छ यार एकैछिन त बसौँ न है चिया पनि खाउँला हुन्छ ल जाउँ त रातो भाले रेस्टुरेन्ट ए यो रेस्टुरेन्ट त नयाँ पो रहेछ त कहिलेदेखि खुल्यो भने यहाँ चाहिँ रातो भाले मात्रै खान पाइन्छ कि क्या हो लोकल कुखुराको मिठो स्वादसँगै तपाईँको ज्यानलाई न्यानो तुल्याउँछौँ हामी हाम्रा सेवाहरू लोकल कुखुराको मासुको स्वादमा स्पेसल खाना चिकन मटन मसरुमका विभिन्न परिकारहरू विभिन्न ठाउँमा काम गरी अनुभव बटुली आएका कुकमेनहरूद्वारा परिकारहरू बनाइने र दुई सय भन्दा बढी नास्ताका आइटमहरू तपाईँकै लागि तयार पारिन्छ विवाह पार्टी बर्थडे पार्टीको लागि पनि हामीलाई सम्झनुहोस् र जहाँ कतै होम डेलिभरीको पनि व्यवस्था गरिएको छ सम्पर्क रातोभाली रेस्टुरेन्ट फिल्म हल नजिकै अर्घाखाँची जाने बाटोमा तमघास पुतली बजार गुल्मी प्रोपराइटर नारायण पल्ली मोबाइल अन्ठानब्बे चार सत्तरी शून्य एकचालिस छत्तिस अन्ठानब्बे चार एकहत्तर सतासी एक सय छत्तिस यस ओझेलका खबरको साथमा आवास गहना गृह तमगास एक नया बजार गुल्मी नया वर्ष दुई हजार सत्तरीको आगमन सँगै सुनमा शुद्धता व्यवहारमा विश्वसनीयता समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता आवास गहना गृह हाम्रा विशेषताहरू आकर्षक डिजाइनका तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसारका सुनचाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ त्यस्तै पुराना गहना साथै नयाँ गहना लिनु परेमा सुनसादी खरिद बिक्री गर्नु परेमा एवं राशिका पत्थर जडित औटीहरू चाहिएमा सबै सेवा हामी तपाईँलाई उपलब्ध गराउँछौँ सम्पर्क आवास गहनागिरी तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक राइटर धर्म विश्वकर्मा श्रोता आजको प्रस्तुति पूर्व ब्लड क्यान्सर पीडित गुल्मी हस्तिचौरका बालक रमेश घिमिरे र अर्लङकोटका बालक नितेश खराललाई सहयोग सङ्कलन सम्बन्धी खबर सुनाउन चाहन्छौ ती दुवै बालकलाई यस हप्ता पनि थुप्रै स्थानबाट सहयोग सङ्कलन भएको खबर प्राप्त भएको छ तर समय अभावका कारण आज हामी एकजना मात्रै सहयोगदातासँग कुरा गर्दैछौ सुनौ नमस्कार म श्रीमानके उच्च मावि मरु सिमालदारी गुरुङको शिक्षक तथा जुनियर रेड क्रस तथा युवा रेड क्रस घोषित चेन्नाई भट्टाचार्य मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई लाभमा साथ गर्दै ओजेलका खबरबाट प्राप्त खबर अनुसार अर्लाङकोटका कोलर क्यान्सर पीडित विद्यार्थी भाइ नितेश खरेल र चोर पालुखाका विद्यार्थी भाइ रमेश घिमिरेको स्वास्थ्य उपचारको लागि हामी यस मालिका उच्च मावि विद्यालयका सम्पूर्ण शिक्षक स्टाफहरू र जुनियर तथा युवा रेड क्रसका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको पहलमा रु चार चार हजार गरी जम्मा आठ हजार सहयोग गरेका छौँ यसले उनीहरूको जीवन स्वस्थ हुनेछ भन्ने कामना गर्दछौँ साथै अन्य सम्पूर्ण व्यक्तित्वहरूले पनि ती भाइहरूको उपचारको लागि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौँ हस्त सहयोगको लागि मालिका उच्च माध्यमिक विद्यालयका प्राचार्य शिक्षक विद्यार्थी तथा अभिभावक सबैलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद दिँदै अन्य विद्यालयलाई पनि सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ हस्त धन्यवाद त्यस्तै हामीले केही हप्ता अघि गुल्मीको दोर्लिङ पाटखर्काका अपाङ्ग दिनेश केसीको पढ्ने इच्छाका सम्बन्धमा जीवनको गोरेटो प्रसारण गरेका थियौँ त्यो सुनेर आशा अपाङ्ग केन्द्र तम्गास गुल्मीले अपाङ्ग केसीलाई मासिक छ हजार रुपियाँ खर्चेर पढाउन सुरु गरेको जानकारी प्राप्त भएको छ त्यसको पुष्टि गराउन आज हामी सो केन्द्रकी प्रबन्ध निर्देशक गङ्गा रायमाझीसँग टेलिफोन सम्पर्कमा छौँ मैले सुन्थेँ होइन कि त्यो जुन हामीले ओजेलका खबरमा दर्लिङ पाटाखर्काका ती दिनेश केसी हजुर दिनेश केसीलाई तपाईँहरूले चाहिने जुन उनले पढ्ने इच्छा जुन गरेका थिए आर्थिक अभावको कारण घरबाट चाहिँ राम्रोसँग हेरविचार भएन भनेर जुन ओजेलका खबरमा गुनासो गरेपछि तपाईँहरूले चाहिने पढ्नका लागि वातावरण मिलाउनु अरे भन्ने सुनिएको छ यो के हो हजुर उहाँलाई यहाँ हाम्रो दुल्मी जिल्लामा अपाङ्गता भएको अपाङ्ग मैत्री जुन चाहिँ विल चेयर युजरहरूको लागि अपाङ्ग मैत्री स्कुल भएन र उहाँलाई आफ्नो घरबाट पनि दुईजना बस्ने अवस्था नभएको कारणले उहाँ चाहिँ काठमाडौँमा बस्ने भनेर काठमाडौँमा एउटा रिहेबिलिटेसन सेन्टर रहेछ पुनस्थापना जोरपाटीमा उहाँ चाहिँ अहिले हाम्रो आशा अपाङ्गले मासिक छ हजार रुपियाँ मासिक खाना बस्नको लागि दिन्छ र स्कुलले फ्रीमा पढाइदिने भनेर उहाँ अहिले जोरपाटीमा केन्द्रमा पुनस्थापना केन्द्रमा जानुभएको छ र स्कुल चाहिँ पढ्न सुरु गरिसक्नुभयो हस् त धेरै धेरै धन्यवाद हामी पनि हामी पनि आभार प्रकट गर्छौँ किनभने आशा अपाङ केन्द्रले हाम्रो उजेलका खबर सुनेर यसको प्रभावले चाहिँ जुन सहयोग गरिदिनु भयो यसको लागि आभार प्रकट गर्दछौँ र आगामी दिनमा अन्य अपाङ्गहरू दिनदुखीहरूको पनि सेवा गर्नुहोला भन्ने हामी आग्रह गर्दछौँ हजुर हजुरलाई पनि धन्यवाद र यसमा सहयोग गर्ने अब डोनरहरू जस्तै हाम्रो गुल्मी उसमा सिबिआर संस्था छ जुन हाम्रो उसमा उसमा महिला विकासबाट संस्थाले त्यो संस्थाबाट पनि अलिकति पैसा र हाम्रो यी गुल्मी जिल्ला अब त्यसको जम्मा पन्ध्र हजार शिक्षामा छुट्याउन भनेको छ अब त्यसबाट त खासै त्यो पैसा पुग्दैन तर पनि अलिकति एड गरेर मैले गुल्मी जिल्ला समाज युकेको फन्डबाट पनि युज गर्दैछु उहाँलाई वर्षमा लगभग बहत्तर हजारभन्दा पनि बढी खर्च लाग्ने अनुमानित गरिएको छ र उहाँहरू डोनरहरूलाई पनि मैले धन्यवाद दिन चाहन्छु किनभने उहाँले मैले माग राखेको प्रस्तावहरू सुनेर आजसम्म उहाँलाई पैसाको लागि सहयोग गरिदिनु भएको हस् त धन्यवाद गङ्गाजी ल धन्यवाद सर हजुरलाई पनि हजुरले पनि मिडियामा ल्याइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हस् हस् थ्याङ्क यू अब सुनौ यस हप्ता श्रीमानले श्रीमती मारेको आशंका सम्बन्धी यो रिपोर्ट एकचोटि सिन्दुर पुछिएकी अमरपुरकी एक चेलीले पुनः अर्को पटक सिउँदोमा सिन्दुर भरेर बिर्सिसकेको खुसीमा रम्न के पाएकी थिइन् बिचरीको गत हप्ता बडो रहस्यमय ढङ्गले घरमा ज्यान गएको छ वैशाख अठार गते राति अमरपुर दुई बुल्म निवासी चौबिस वर्षीय होमकला मुखियाको बडो रहस्यमय ढङ्गले ज्यान गएको हो उनका पूर्वपतिको तीन वर्ष अघि विसेवन गरेर ज्यान हालेपछि होमकला बालाभैंसमै विधुवा बनेकी थिइन् त्यसको एक वर्षपछि स्थानीय विष्णु मुखियासँग विवाह गरेकी होमकला त्यो घरमा दुलै बनेर पसेदेखि नै परिवारको तीखो वचन र हेलत्तो सधैँ आउनु परेको थियो छोरा विष्णुले विधुवा आइमाईलाई ल्याएको भन्दै सासुरा नन्दले गालीगलोज गर्दै आएको र अनेक धम्की दिने गरेको होमकलाका भाइले बताए पहिला पहिला भन्नुहुन्थ्यो बुटोलतिर नि जानुहुन्थ्यो त्यति गएर बुटोल गएको बेला नि सासुले तातो पानी खनाइदिएर एक दिन घरै आउन थियो तातो पानी खनाइदिए यस्तो यस्तो गरे मलाई यस्तो भने भनेर आउनु भएको थियो जाँड रक्सी खाने त्यसै आउने दिदीलाई झगडा गर्ने त्यहाँबाट केही भने बार पिटिहाल्ने भन्नुहुन्थ्यो आएर भन्नुहुन्थ्यो मलाई एक दिन मार्छु भनेको छ नि कुन दिन मलाई मार्ने भनेर घरै घर भन्नुहुन्थ्यो दोषीमाथि कारवाही त हुनैपर्छ अब त्यसरी मारेको त्यो आफै मरेको हुँदै होइन त्यो अब मारेको त्यो मारेकै हो खासको खास त्यस्तै झुन्नासी त्यो दोषीलाई कारवाही होस् त्यो एकजनालाई पनि छोडिन्न भन्नुहुन्छ हुमकलाका डेढ वर्षीय एक छोरा र श्रीमान विष्णु वैशाख अठार गते राति सँगै सुतेका थिए बिहान होमकलाको सब मान्छे उभिन पनि नमिल्ने आँटी अर्थात घरको तलामा पासो लगाएर झुन्डाइएको अवस्थामा फेला परेको थियो त्यो पनि ब्लाउजको पासो त्यसमाथि सब हुँडा टेकेको अवस्था अवस्थामा थियो सबको प्रकृति हेर्दा उनलाई मार्ने मान्छे चोर्न जान्ने लुकाउन नजान्ने भने जस्तै देखिन्छ किनकि झुन्डिएर मृत्यु भएको भनेर दुधे बालकले पनि पत्याउन नसक्ने अवस्थामा सब झुन्डाएर राखिएको थियो होम कलालाई रातमा धेरै बेरसम्मको कुटपिट यातनाबाट तडपाई तडपाई मारेको आशंका गर्न सकिन्छ उनको देब्रे आँखा नै निकालिएको छ नाक आधा काटिएको छ औलाहरूमा चोटै चोट छन् यस अघि उनका श्रीमा श्रीमान विष्णुले होम कलालाई जाँड रक्सी पिउँदै आउँदै कुर्दै गर्ने गरेको उनका भाइले बताए होम कलाको सब कस्तो अवस्थामा देखे त उनले सुनौ प्रत्यक्षदर्शी उनैबाट माथि भाटामा लहर झुन्नै थियो छोरै थियो त जाने ठाउँ थिएन अब त्यस्तो त्यस्ता लहर आएर त्यसपछि अब दुईटा घुँडा टेकेको थियो हाटिएको थियो त्यसपछि उता फर्केर कुनातिर फर्केर त्यो बुलोजको कपडाले जुन्नाएको थियो घाउ आँखामा आँखा थिएन एउटा देब्रे आँखा त्यसपछि दाँत थिएन दुइटा त्यसपछि ऊ नाक थियो आदि थियो त्यसपछि औँलामा पनि चोट लाग्यो बच्नको लागि अब झुन्नेर मरि भन्ने गराउनको लागि आफू बच्नलाई त्यस्तो गराएर झुन्नाएको प्रहरी अनुसन्धानले के भन्छ त जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गुरु विष्णु काफले हजुर यो अनुसन्धान प्रारम्भिक चरणमा छ हामीले प्रहरीबाट हुने अनुसन्धानको स्टेजमा केही सस्पिसियस देखिएको छ र यो अनुसन्धान कै चरणमा छ हत्या भन्ने आशंका गरेका छौँ हामी पनि अलिकति त्यो घटनाको अलिक नजिक नजिक पुगिसकेका छौँ हजुरले खबर तर्फबाट यहाँहरू कतिको नजिक पुग्नु भएको छ हजुर यो नजिक भन्नाले अहिले हामीले कुरा यस सम्बन्धी खोल्न उपयुक्त हुँदैन हामीलाई आफूलाई अनुसन्धान क्रममा लाग कुराहरू केही निस्कन छ जस्तो लाग्छ हामीलाई थ्याङ्क यू होम कलाका भाइको आरोप छ दिदीलाई श्रीमान विष्णुले मात्र होइन परिवारका चारैजना जना सदस्य मिलेर मारिएको छ नाम ढालबहादुर मुखिया त्यस दिन राति त्यही चारजना छोरा आमा नन्द त्यसपछि त्यही जहिले मारे भित्र लहर अब तिन चारजना भएपछि त अब कसरी मारे त्यो त हामीलाई देखिन है त्यसपछि अब भित्र लहर मारेर लहर झुन्ना थिए सबै परिवार मिलेर होमकलालाई मारेको उनका माइतीजनको आशंका छ नि भनेर हामीले होमकलाकी सासूलाई सोद्धा उहाँ अत्तालिँदो मुद्रामा छोरा विष्णु आफैले मारेको खुलासा हामीसँग किन यस्तो गइसक्यो किन आन्टीलाई भनेर मैले भने त अब के गर्ने त मलाई केही भन्छ कति बजेतिर घटना हो यो हजुर कति बजेतिर घटना हो यो मलाई त्यति एघार बजेतिर बोलाएको ए त्यसो भए गल्ती चाहिँ छोराकै हो नि छोराकै हो श्रोता आमा आफैले होमकलाको श्रीमानले हत्या गरेको खुलासा त्यस अमरपुर दर्लमचौर लगायतका कुमाल बस्तीमा कहिले श्रीमानले श्रीमतीको हत्या त कहिले अनेक झै झगडा कुटपिटको मुख्य कारण व्याप्त जाँडरक्सी सेवन देखिएको छ यसर्थ व्याप्त जाँडरक्सी सेवनको उन्माद र एकछिनको रिस काबु राख्न नसके हालत के हुन्छ भन्ने कुरा यी र यस्ता घटनाबाट सिक्ने कि अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो यसरी हुक्क हुक्क गरेर रोइरहेकी एउटी किशोरी सँगै म जीपमा यात्रा गरिरहेको छु छिमेकी जिल्ला बागलुङका श्रोताको पटक पटकको आग्रहमा यस हप्ता म त्यस जिल्लाका विभिन्न गाविसहरूको यात्रा गरी ओजेलका खबरहरू लिएर सदरमुकाम बागलुङबाट फर्किँदै थिएँ त्यस्तै चौध पन्ध्र वर्ष कि उनी गोरी अनि मङ्गोलिन चेहराकी थिइन् म बागलुङ जीप पार्कबाट जीपको अगाडिको सिटमा चढेर अलि अगाडि पुगेपछि उनी म भन्दा पछाडिको सिटमा चढ्दछिन् र अश्रुधारा बगाउन थाल्दछिन् भर्खरै विवाह कि नौली दुलाई भएर होला माइती घर छाड्नु पर्दा रोएकी भन्ने लाग्यो हामीलाई तर उनका आँसु बागलुङदेखि खरबाङसम्म एकछिन पनि रोकिएनन् उनका आँसु रोकिएनन् त बुझ्दै जाँदा उनका जीवनका गोरेटाहरूमा कथाभित्र कथा लुकेको रहेछ त आज उनै किशोरीसँगको मेरो बागलुङ गुल्मी जीप यात्रा संस्मरण लिएर आएको छु जीवनको गोरेटोमा